सामुदायिक रेडियो गलकोट एफएमको आयोजना तथा ताराखोला गाउँपालिकाको आर्थिक सहयोगमा आज ताराखोलामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरतीले जनताका आधारभूत आवश्यकता पूरा गर्न प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी विकासका कार्य गर्ने जनतालाई छिटो छरितो सेवा प्रदान गर्ने स्थानीय स्रोत र साधनलाई परिचालन गरी ताराखोला गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो उहाँले बौद्धिष्य भवन निर्माण कार्य भएको गाउँपालिका स्तरीय अस्पताल निर्माण कार्य सुरु भएको औद्योगिक ग्राम निर्माण गर्नको लागि कार्यक्रम अगाडि बढाइएको भयो सो अवसरमा उपाध्यक्ष दिलकुमारी पुनरोकाले समाजमा पछि परेका वर्ग तथा सम्प्रदायलाई अगाडि बढाउनको लागि गाउँपालिकाले ठोस योजना बनाई अगाडि बढ्ने बताउनुभयो कार्यक्रममा सामुदायिक रेडियो गलकोट एफएमका कोषाध्यक्ष मन्जु शर्मा चालिसे सामुदायिक रेडियो प्रसारक संघ बागलुङका अध्यक्ष तथा सामुदायिक रेडियो परिवर्तनका स्टेशन प्रमुख रामनारायण सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो स्थानीय तहमा सुशासन पारदर्शिता र उत्तरदायित्वका लागि आयोजना गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीले शिक्षा स्वास्थ्य कृषि पशुपालन उद्योग धन्दा दैनिक प्रशासन नीति कार्ययोजना निर्माण तथा कार्यान्वयन सम्बन्धी छ दर्जन बढी जिज्ञासा राखेका थिए सार्वजनिक सुनवाईमा बहादुर थापा कमलापति कडेल विष्णुभक्त कडेल चन्द्रबहादुर घर्ती तुलसीराम घर्ती कुलबहादुर घर्ती एसिन रोका भीमबहादुर रोका हरिलाल निउरे लगायतले आफ्ना प्रश्न तथा जिज्ञासाहरू राख्नुभएको थियो सार्वजनिक सुनाइमा उठेका सवालको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश खर्ती उपाध्यक्ष दिलकुमारी पुनरोका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कणेल शिक्षा शाखा प्रमुख सविता केसी पौडेल स्वास्थ्य शाखा संयोजक उदीप थापा पशु सेवा शाखा प्रमुख चिन्तामणि शर्मा प्राविधिक इन्जिनियर विनोद लामिछाने रोजगार संयोजक गणेश चोखाल लगायतले सहजीकरण गर्नुभएको थियो कार्यक्रममा उठेका सवालको सहजीकरण गर्दै ताराखोला गाउँपालिकाका जनप्रतिनिधिहरूले ताराखोला गाउँपालिकालाई समृद्ध बनाउनका लागि प्राथमिकीकरणका आधारमा योजना बनाउने गाउँपालिकाभित्रको खानेपानी शिक्षा स्वास्थ्य पर्यटन मोटर बाटो लगायतका भौतिक पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने र कामहरू सम्पादन गर्दै जाने प्रतिबद्धता जनाएका थिए कार्यक्रमको बारेमा सामुदायिक रेडियो गलकुट एफएमका सञ्चालक समितिका सदस्य ढालेन्द्र गौतमले प्रश्न पार्नुभएको थियो कार्यक्रम सामुदायिक रेडियो गलकुट एफएमका सचिव बीरबहादुर चोखालको अध्यक्षता ताराखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उदीप थापाको स्वागत र पत्रकार घनश्याम गौतम र शर्मिला बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो विगत केही वर्ष अघिसम्म गलकोटको गाउँ गाउँमा यति बेला घर घरमा गुन्द्री बुन्ने तान र तानमा बसेर दुईजनाले गुन्द्री बुन्दै गरेको दृश्य देख्न सकिन्थ्यो तर अहिले बिस्तारै यो दृश्य देखिन छाडेको छ गलकोट नगरपालिका वार्ड नम्बर छ नेपानीकी इन्द्रकली बुढाथोकीले केही वर्ष अघिसम्म मङ्सिरपुसको जाडो मौसममा घाममा बसेर तान बनाएर वर्षभरि बिछ्याउने गुन्द्री बुन्ने गर्नुहुन्थ्यो तर अहिले भने उहाँले गुन्द्री बुन्न छोडिसक्नु भएको छ पहिला पहिला गाउँघरमा पराल र रस्सीबाट बनाएको गुन्द्री अधिक प्रयोग हुन्थ्यो आजकल बजारमा उपलब्ध भएका प्लास्टिक जन्य पदार्थबाट बनाइएका म्याटिस लगायतका वस्तुहरू प्रयोग हुँदै गएपछि गलकुटमा गुन्द्री बुन्ने चलन बिस्तारै हराउँदै जान थालेको बुढाथोकीको फनाइ छ केही समय अगाडिसम्म गलकुटमा कार्तिक महिनामा धान काटिसकेपछि गुन्द्री बुन्ने पराल राख्ने र मङ्सिर महिना लागेसँगै महिलाहरूलाई गुन्द्री बुन्ने चटारो पर्थ्यो तर अहिले भने बिस्तारै यो चलन हराउँदै जान थालेको छ केही समय अगाडिसम्म हामी नेपालीको परम्परा घरमा पाहुना आउँदा गुन्द्री बिछ्याएर पाहुनालाई स्वागत गर्दै बस्नको लागि आग्रह गर्ने चलन हुन्थ्यो अहिले गुन्द्रीको साटो घरमा पाहुना आउँदा कुर्ची मुढा लगायतका अन्य ठाउँमा बस्न लगाउने चलन बढ्दै गइरहेको छ जसले गर्दा गुन्द्रीसँगै गुन्द्रीसँग जोडिएका केही परम्परा समेत अहिले बिस्तारै हराउँदै जान थालेको गलकुट नगरपालिका वार्ड नम्बर छका लक्ष्मी खत्रीले बताउनुभयो पहिला पहिला घरमा पाहुना आउँदा वा घरमा आज पूजामा गुन्द्री चाहिन्छ भनेर हिउँद लागेसँगै गुन्द्री बुन्ने गरिन्थ्यो खत्रीले भन्नुभयो अहिले त गुन्द्रीको विकल्पमा बजारमा विभिन्न सामग्रीहरू आइसके खासै गुन्द्री नै बुनिँदैन जति बुन्नु त पहिले नै बुनियो अहिले त गुन्द्री बुन्नको लागि पराल समेत राख्न छोडियो विगतमा परालको गुन्द्री प्रयोग गर्दै आएका स्थानीय बुढापाका भने परालको गुन्द्री लोप हुने अवस्थामा पुगेपछि चिन्तित बन्न थालेका छन् केही वर्ष अगाडिसम्म गलकोटका अधिकांश महिलाले आफ्नो व्यक्तिगत प्रयोजनका लागि मात्र गुन्द्री बुन्ने गरेका थिए भने कतिपय महिलाहरूले गुन्द्री बुनेर आमदानी समेत गर्ने गरेका थिए तर अहिले भने घरायसी प्रयोजनकै लागि पनि गुन्द्री बुन्न छोडेको स्थानीय महिलाहरू बताउँछन् गुन्द्री बुन्नको लागि नयाँ पुस्ताले समेत त्यति चासो नदिएको महिलाहरू बताउँछन् पछिल्लो समय बजारमा उपलब्ध भएका प्लास्टिकका सामग्री गाउँघरमा भित्रिँदा परालको गुन्द्रीको विकल्पको रूपमा प्रयोग हुन थालेपछि गुन्द्री बुन्ने चलन बिस्तारै लोप हुँदै गएको स्थानीय बताउँछन् गुन्द्री बुन्नु आफ्नो आवश्यकता पूर्ति गर्नु मात्र होइन आत्मनिर्भर बन्नु पनि हो पछिल्लो समय गाउँघरमा गुन्द्री बुन्न जान्नेको संख्या समेत घट्दै गएको छ प्लास्टिकको गुन्द्रीजन्य सामग्रीले गाउँघरमा बसोबास गर्नेलाई परनिर्भर मात्र बनाएको छैन नयाँ पुस्तामा पुर्ख्यौली सिप हस्तान्तरण हुने परम्परा समेत हराउँदै गएको स्थानीय बताउँछन् निश्चित पैसामा प्लास्टिकबाट बनेको गुन्द्री पाउन थालेपछि नयाँ पुस्ता गुन्द्री बुन्ने सिप सिक्न समेत अल्छी मानेका छन् गुन्द्री बुन्न अन्य काम गरे जस्तो कठिन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 पाँच तलाको भ्यू टावर दुई वर्षभित्र निर्माण हुने अपेक्षा रहेको छ अहिले भ्यू टावर शिलान्यास गरी ठेक्का प्रक्रियामा अगाडि बढेको छ समुद्री सतहदेखि दुई हजार छ सय मिटर उचाइमा रहेको उक्त भ्युटा निर्माण गर्ने स्थलबाट रुकुम रोल्पा गुल्मी प्युठान अर्घखाँची पाल्पा पर्वत म्याग्दी मुस्ताङ र स्याङ्जा जिल्ला देख्न सकिनेछ त्यस स्थानबाट बडीघाट गाउँपालिकाका नौवटै ओडा धौलागिरी हिमाल अन्नपूर्ण र धौलागिरी हिमाल पर्यटकीय स्थल ढोरपाटन र सूर्यास्त देख्न सकिन्छ केसपोखरी नजिकै रहेको अन्धाअन्धी ताल समेत पुनर्निर्माण गर्ने योजना गाउँपालिकासँग रहेको छ दुई हजार तेत्तिस सालमा अन्धाअन्धी ताल फुटेर गएको थियो उक्त ताललाई पुननिर्माण गर्नका लागि डिपिआरको काम भइरहेको छ बहुवर्षीय योजना अनुसार भ्युटा निर्माण थालिएको र आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरमा गण्डकी प्रदेश सरकारले पचास लाख उपलब्ध गराएको गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख डिलराम रिजालले जानकारी दिनुभयो बडीघाट गाउँपालिकाले भ्युटाव निर्माणमा पचास लाख लगानी गर्नेछ भ्युटाव निर्माणका लागि दुई करोड बढी खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ गण्डकी प्रदेश सरकारले बडीघाटकै चमेरे गुफाको पूर्वाधार निर्माणको लागि गण्डकी प्रदेश सरकारले बिस लाख यही आर्थिक वर्षमा खर्च गर्न थालेको छ गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे सुरु भएको छ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका फर पहिलो पटक रेसा जाने सड़कको अहिले धमाधम कालोपत्रे भइरहेको हो स्थानीय तह आइसकेपछि गाउँपालिकाले धेरै सड़क स्तरोन्नति गरेको भए पनि कालोपत्रेको काम काचेखोला गाउँपालिका साथ रेसा पुग्ने सड़क कालोपत्रे गर्न थालिएको छ उक्त सड़कमा गाउँपालिकाकै सबैभन्दा ठूलो गौरवको आयोजना समेत सञ्चालनमा रहेको छ गाउँपालिकाको केन्द्रदेखि ओडा कार्यालय पुग्ने सड़क कालोपत्रे गर्ने योजना अनुसार पहिलोपटक रेसा जाने सड़क कालोपत्रे गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो गाउँपालिकाको केन्द्रबाट ओडा नम्बर सात रेसा पुग्ने सडक पहिलो चरणमा चार सय मिटर कालोपत्रे भइसकेको र भइरहेको र थप चार किलोमिटर सडक कालोपत्रेका लागि धमाधम पूर्वाधार निर्माणको काम भइरहेको थापाको भनाइ छ वनभोज खाएर फर्कदै गरेका युवाहरूले युवाहरूको समूहले बागलुङ नगरपालिका एक रामरेखाका वडा अध्यक्षसहित तीनजनालाई हातपात गरेका छन् बुधबार साँझ बागलुङ नगरपालिका तीन मूलपानीको भोरलाबोट भन्ने ठाउँमा ओडा अध्यक्ष दुर्गाबहादुर बोहरा रामरेखाका देवबहादुर बोहरा र बुद्ध बोहरामाथि युवाहरूले हातपात गरेका हुन् मदिराले मातेका सोही ठाउँका युवाहरूले हातपात गर्दा तीनैजना घाइते भएका छन् उनीहरूमध्ये गम्भीर घाइते भएका देवबहादुर बोहरालाई धौलागिरी अस्पतालमा सामान्य उपचारपछि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको ओडा दुर्गाबहादुर बोहराले बताउनुभयो उहाँको टाउको खुट्टा र शरीरका विभिन्न अङ्गमा गहिरो चोट लागेको छ बुधबार साँझ भर्लाबोटबाट भोर्लापोटमा रहेको ओडाध्यक्ष दुर्गाबहादुरका भाइ नगेन्द्र बोहराको इट्टा भट्टीमा आगो लगाउन पुगेर फर्किँदै गरेका वन वनभोजबाट फर्केका युवाहरूले आक्रमण गरेका थिए काठेकोलामा वनभोज खाएर फर्किएको युवाहरूको समूहले उनीहरूलाई मध्य पहाडी लोकमार्गबाट भोलाबोट जाने दोबाटोमा भेटेका थिए हामी भोलाबोटबाट मध्य पहाडीमा निस्कने ठाउँमा मोटरसाइकल स्टार्ट गर्दै थियौँ युवाहरूको ठुलो समूह आयो बोहराले भन्नुभयो पहिले मोटरसाइकलको बत्ती देखेर ढुङ्गाले हाने यसो नगर भन्दा धेरै नजिक आएर भाटा भाँडाकुँडा सबैले हाने वनभोजमा गएका युवाहरूको साथमा रहेका डाडु पन्यु दाउरा समेतले आफूहरूलाई प्रहार गरेको उनीहरूले गुनासो गरेका छन् उनीहरूले मोटरसाइकल समेत तोडफोड गरेका हुन् बाइस पच्चिसजनाको समूहमा मोटरसाइकलमा आएका स्थानीय युवाले बिना कसुर आफूहरूमाथि आक्रमण गरेको भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् पन्ध्रजना युवाहरूको सहितको किटानी जाहेरी दर्ता भएको छ थप सातजनाको परिचय नखुलिएको उल्लेख गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो प्रहरीले सहितका व्यक्तिहरूमाथि आक्रमण गर्नेको खोजी थालेको जनाएको छ ढिलो गरी जानकारी आएकोले शुक्रबार बिहानसम्म सबैलाई पक्राउ गरी घटनाको विषयमा अनुसन्धान थालिने भण्डारीले बताउनुभयो बागलुङ बजारमा सञ्चालित दुई बौद्देश्य सहकारी संस्थाबीच एकीकरण हुने भएको छ बागलुङ नगरपालिका दुईमा रहेको साझेदारी बौद्देश्य सहकारी संस्था र कल्याणकारी बहुद्देश्य सहकारी संस्थाबीच आज एकीकरण सहमति पत्रमा हस्ताक्षर भए हस्ताक्षर भएको छ बागलुङ नगरपालिकामा रहेका दुई सहकारी बीच रहेको दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै एक सक्षम र सबल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ दुई सहकारी बीच एकीकरणको घोषणा भएको साझेदारी बौद्धिश्य सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद गौतमले बताउनुभयो दुई संस्थाको एकीकरण पश्चात उद्देश्य मिल्ने अन्य सहकारीहरूसँग पनि एकीकरण प्रक्रिया अगाडि बढाउने अध्यक्ष गौतमको भनाइ छ एकीकरण पश्चात साझेदारी बौद्धिश्य सहकारी संस्थाको नामबाट संस्था सञ्चालन गर्ने साझेदारी कल्याणकारी एकीकरण कार्यदलका संयोजक दुर्गादत्त आचार्यले बताउनुभयो एकीकरणसँगै संस्थाको आर्थिक सामाजिक गतिविधि सहकारीको कारोबार र शेर सदस्यको संख्यामा पनि उल्लेख्य वृद्धि हुने विश्वास गरिएको छ साझेदारी बौद्धिश्य सहकारीमा नौ सय चौन्न सेयर सहित तीन करोड चौध लाख शेयर पुँजी तथा कल्याणकारी बौद्धिश्य सहकारी संस्थामा पाँच सय अडतिसजना सदस्य सहित एक करोड एघार लाख शेयर पुँजी रहेको छ दुई सहकारी एकीकरण पश्चात शेयर पुँजी चार करोड पच्चिस लाख हुने सहकारीले जनाएको छ यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरको हामी अन्तमा छौँ अन्तमा शीर्ष खबरहरू पुनः एकपटक ताराखोला गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गलकुटमा गुन्द्री बुन्ने चलन लोप हुँदै बडीघाटको पोखरीमा दुई करोडको भ्युटा निर्माण सुरु काठेखोला गाउँपालिकामा पहिलो पटक सडक पत्रे र बागलुङ नगरपालिका एकका वडा अध्यक्ष बोहरासहित तीनजनामाथि हातपात साझेदारी र कल्याणकारी बौद्धिस्ट सहकारी बीच एकीकरण हुने यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस् हाम्रो भेट भोलि बिहान सात बजेको गलकुट खबरमा हुने नै छ तपाईँ भने ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुट एफएम एक सय दुई थुप्रो चार मेघर सुन्दै गर्नुहोला नमस्कार